म त तिम्रै जे भने नि भना मलाई पनि देउराली सर मेरो जस्तै माया गर्ने मना बिछोडको पात्रमा तिमीलाई माया गर्ने एक मात्रमा म त तिम्रै जे भने नि भना に डट प्रि नेपाली सङ्घ डट कम माया नगर भने चाहिँ तिम्रै जे भने नि उनलाई पनि देउन ईश्वर मेरो जस्तै माया गरे मना झिकेर दान्दिन माया नगर भने चाहिँ मान्दिन म त तिम्रै मलाई पनि नेपाली सङ्घ डट कम पानी न ईश्वर मेरो जस्तै माया गर्ने मन राख्या थिए धरौती रहेछ माया मन रेट्ने करौती म त तिम्रै जे भने नि भन मलाई पानी न ईश्वर मेरो जस्तै माया गर्ने मन मलाई पानी माया करने